नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम जस्ट फर इन्जोयको यो सन्डे एपिसोडमा उपस्थित भइसकेका छौँ दुईजना साथीसँग आज तपाईँसँग कुराकानी गर्नको लागि तपाईँको शुभकामना पनि लिन्छौँ होला सायद आज म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म लक्ष्मण सापकोटा यो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ W W W dot radio Arpan dot com dot इएनपीलाई लगन गरेर तपाईँ कार्यक्रममा आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर हामी कार्यक्रममा रमाइलो गर्ने प्रयास गर्नेछौँ कार्यक्रमको नाम नै जस्ट फर इन्जोय छ त्यसैले हामी रमाइलो गर्छौँ कार्यक्रममा बिल्कुलै हामी यो कार्यक्रममा अन्य कुरा गर्दैनौँ रमाइलो गर्ने प्रयास गर्नेछौँ औपचारिकता निभाउने छैनौँ हामी अनौपचारिक कुरा गर्नेछौँ तपाईँसँग आज सँगसँगै खुसी बाँड्छौँ पनि होइन अब राजलाई जहिले पनि कमेडी लाग्छ हाम्रो कुरामा होइन गए राति तेरिया मगरले एउटा कृतिमा नै भन्नुपर्छ होइन एकदम एकदम तेरिया मगरले जुन एउटा सफलता हात पारिन् त्यसको लागि चाहिँ हामीले तेरिया मगरलाई अब शुभकामनाका शब्दहरू हाम्रो साथमा छैन यति शुभकामना छ अब के भन्ने होइन त्यसको लागि चाहिँ अब हामीले पनि प्रयास गऱ्यौँ हामीले पनि धेरै भोट गऱ्यौँ र यहीँ रेडियोबाटै साथीहरूले पनि धेरै भोट गर्नुभयो होइन अन्तत तेरिया मगरले उपाधि उचाल्न सफल भइन् तेरिया मगरलाई जस्ट फर इन्जोय कार्यक्रमको तर्फबाट पनि हामी धेरै धेरै शुभकामना दिन चाहन्छौँ राजन पक्कै पनि नृत्य निकै नै उत्कृष्ट त छँदै थियो तर पनि त्यहाँनिर चाहिँ एउटा सिस्टम छ भोटिङ सिस्टम भोटिङ सिस्टमले गर्दा पनि नृत्य उत्कृष्ट हुँदाहुँदै पनि कुनै बेला हार्नुपर्ने कन्डिसन देखिन्थ्यो त्यसरी पनि सम्पूर्ण नेपालीहरूले चाहिँ एकदमै सहयोग गरेको पनि मान्नुपर्छ आफ्नो चेलीलाई जिताउनलाई भरपुर प्रयास पनि गरेको हो र तपाईँ पनि तेरिया मगरलाई शुभकामना दिन आफ्नो सन्देश केही छ राख्नको लागि अनि आफन्तजन प्रियजनको माझमा सम्झना राख्नको लागि शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको लाइन हुँदै आउन सक्नुहुन्छ हामी कार्यक्रममा सुरुवातमा एउटा सङ्ग प्लेआउट गर्छौँ अबको क्रममा यो सङ्घ कसम कहे जाग लम्क चम्क नेपाली स्वदेश गान राख्यौँ यति बेला आएर स्वदेश गान राख्दा तपाईँलाई कस्तो कस्तो पनि लाग्यो होला पक्कै पनि यतिखेर एघार बाह्र वर्षको उमेरको एकजना नेपाली चेलीले आफ्नो देशलाई छुट्टै पहिचान दिएकी छिन् चिनाएकी छिन् तेरिया मगरको सम्मानको लागि यो राष्ट्रिय गान पनि हामीले अगाडि छाड्यौँ तेरिया मगरको लागि भनेर र तपाईँ आउन सक्नुहुन्छ तेरिया मगरको लागि शुभकामनाका शब्दहरू पनि बाँड्न सक्नुहुनेछ र अहिले फुटबलको सिजन पनि चलिराखेको छ वर्ल्ड कप चलिराखेको छ त्यस विषयमा पनि कुरा गर्न सक्नुहुनेछ हिजो अर्जेन्टिना र इरान जुन खेल खेल्यो त्यो पनि एकदमै रोमाञ्चक कठिन जित हात पार्यो अर्जेन्टिनाले त्यस विषयमा पनि कुराकानी गर्न सक्नुहुनेछ तपाईँ कुन टिमको समर्थनमा रहनुहुन्छ यसपालि त्यो विषयमा पनि हामी कुराकानी गर्छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउन सक्नुहुनेछ र यतिखेर भने हामी के गर्छौँ राजा कुराकानी नै गरौँ न यहाँनिर हिजो भएकै गेमको बारेमा चाहिँ कुराकानी गरौँ जस्तो अर्जेन्टिनाले इरानलाई आम अडियन्सहरूले अझ विशेष गरी भन्यो भने अर्जेन्टिनाको फ्यान्सहरूले इरानलाई त सजिलै जित्छ भन्ने सोचे राखेका थिए इरानको प्रस्तुति हेर्दा कस्तो लाग्यो इरानको जुन खेल थियो त्यो खेलको लागि हामीले सम्मान गर्नैपर्छ अर्जेन्टिना जस्तो एकदमै राम्रो टिम हुन त बत्तिसवटै राष्ट्र राम्रा हुन् राम्रा मध्येको पनि राम्रो टोलीमा अर्जेन्टिना पर्छ त्यसमा दुई मत छैन तथापि इरानले जुन टक्कर दिएको छ अर्जेन्टिनालाई त्यो चाहिँ हामीले कदर योग्य योग्य रहेको छ तर इरानलाई हामीले मान्नै पर्छ त्यसको लागि चाहिँ जसरी अर्को कुरो इरान एसियाली मुलुकबाट गएको राष्ट्र पनि हो होइन र अर्जेन्टिनाको सामु जुन खेल प्रस्तुत गर्यो नि इरानले त्यो चाहिँ एकदम हेर्न लायकको थियो कि खेल एकदमै हेर्न लायक थियो अर्जेन्टिनालाई सङ्घर्ष गर्नु पऱ्यो जितको लागि त्यो नै इरानको लागि सुखद पक्ष हुनसक्छ र त्यहाँनिर लियोनल मिस मेसी नभइदिएको भए पनि सम्भवतः त्यो गोल हुने थिएन किनभने लेफ्ट फुटेड सर्ट हान्न एकदम माहिर मेसीलाई को ठाउँमा अरू कोही भइदिएको भए त्यो सर्ट गोल हुने सम्भावना पनि निकै कम थियो त्यहाँनिर जसको पनि मेस्सीलाई एउटा राम्रो खेलाडीको रूपमा पनि लिन्छ योभन्दा अगाडिको गेममा पनि मेस्सीले नै गोल गरेका थिए र अर्जेन्टिनालाई जित दिलाएका थिए र हिजोको खेलमा पनि मेस्सीले एक गोल गरेर आफ्नो देशलाई जित दिलाएका छन् र सुरु सुरुमा अर्जेन्टिनाको गेम हेर्दाखेरि इरानलाई चाहिँ एकदम सजिलो टिमको रूपमा चाहिँ लिएको जस्तो चाहिँ हामीले पनि त्यही कल्पना गरेका थियौँ इरानलाई चाहिँ अर्जेन्टिनाले सहजै जित्छ होला भन्ने तर त्यो हामीले गरेको अनुमान गलत साबित भयो हिजो टक्कर दियो अर्जेन्टिनालाई इरानले पक्कै पनि डु एन्ड डाईको हिसाबमा चाहिँ इरान प्रस्तुत भइराखेको थियो अर्जेन्टिनाका खेलाडीहरूलाई चाहिँ अगाडि बढ्न कति पनि दिइराखेको थिएन फिनिसिङ टच गर्ने त चान्सै पाएको थिएन अर्जेन्टिनाले पक्कै पनि यसपालिको वर्ल्ड कपमा त्यस्तै त्यस्तै भइराखेको छ राजन अब अन्य टोली जुन दावेदार <laughs> टोलीहरू पनि सुपर सिक्समै प्रवेश नगरिकन बाहिरिनु सुपर सिक्सटिनमा सुपर सिक्सटिनमा प्रवेश नगरिकन बाहिरिनु परेको अवस्था छ र नयाँ नयाँ टोलीले चाहिँ आफ्नो खेल देखाइरहेका छन् उत्कृष्ट प्रदर्शन गरिराखेका छन् जस्तो स्पेन भनौँ त्यस्तै गरी इटाली भनौँ होइन यिनीहरूले चाहिँ हार बेहोर्नु परेको अवस्था छ त्यो कारणले गर्दाखेरि पनि यस वर्षको वर्ल्ड कप चाहिँ अलिकति अप्रत्याशित नतिजा चाहिँ आइराखेको छ अनुमान हामीले गरिराखेका छौँ कुनै पनि दर्शकले चाहिँ यस्तो हुन्छ भनेर अनुमान चाहिँ कसैले पनि गरेको थिएन कि ठ्याक अब कोष्टरेकाको यतिखेर पर्फर्मेन्स कति राम्रो हुँदै आइराखेको छ उसले हारेको पनि छैन होइन सबैलाई टक्कर दिइराखेको छ अहिले अहिले आएर चाहिँ सबैको मुखमा पनि कोष्टरेका चाहिँ झुन्डिराखेको छ अहिले यति बेला पक्कै पनि अब नेदरल्यान्डले स्पेनसँग जुन खेल प्रदर्शन गर्यो र पाँच गोल खायो त्यो अपेक्षा गरिएकै थिएन <laughs> एकदमै त्यो अपेक्षा गरे भन्दा बाहिरको नतिजा त्यहाँनिर आयो त्यस्तै गरी अर्को खेलमा पनि अब चिलीले स्पेनलाई जसरी हरायो दुई गोल खुवाएर त्यो पनि अपेक्षा नगरेकै नतिजा भन्नुपर्छ र यसपालि दावेदार मानिएका टिमहरू अलिकति धराशायी भएको हामीले देखिरहेका छौँ र त्यो कारणले गर्दाखेरि पनि यसपालिको वर्ल्ड कपमा चाहिँ के नतिजा आउ आउँछ भन्ने कल्पना चाहिँ अहिले सहजै गर्न सक्दैनौँ हामीले पक्कै पनि अब यो टप सिक्सटिनबाट सुपर सिक्सटिनबाट पनि नतिजा निक्लेला जस्तो चाहिँ लाग्दैन पक्कै पनि हो अब आयोजक राष्ट्र ब्राजिललाई पनि खेल जित्नको लागि हम्मे हम्मे परिरहेको अवस्था छ त्यो कारणले गर्दाखेरि पनि अहिलेको विश्वकप अलिकति रोमाञ्चक हो होला जस्तो चाहिँ हामीले अनुमान गर्न सक्छौँ राजा हेर्न योग्य छ सबैले अनुमान गरे अनुरूपको चाहिँ भएको छैन खेल खेलले कतिखेर मोड लिन्छ भन्ने कसैलाई पनि जानकारी छैन यति बेला कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्ते नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ पर्साबाट विज्ञानजी बोल्नु विज्ञानजी के छ तपाईँको खबर सब ढका सब ठिकै अरूभन्दा पनि विज्ञानका आँखाले दुःख पायो क्या विज्ञानका आँखाले आफै विज्ञान भइसकेपछि त यसो केही वैज्ञानिक धार लगाएर त्यो आँखालाई चाहिँ सुरक्षित राख्नु पर्यो नि त्यो त हो यो वर्ल्ड कप हेर्दा हेर्दा दुई ज्ञान तिन ज्ञान हेर्दाखेरि <laughs> दुःख पायो विज्ञानले होइन आँखाले ल हेर्नुहोस् त साह्रै गाह्रो अब दिनभरि चाहिँ आँखालाई रेस्ट दिने नि त दिनभरि त दिन्छु रेस्ट दिन्छु अनि बेलुका दस बजेबाट दुई सामान चाहिँ आँखालाई चाहिँ वर्ल्ड कपमा राखिन्छ कन्टिन्यू वर्ल्ड कप नसकुन्जेलसम्म तपाईँको आँखाले चाहिँ दुःखै पाउने भयो नि दुःखै पाउने भयो त नि यसो गरौँ एउटापट्टि दुईवटा आँखा छ नि तपाईँको होइन दुईवटा आँखामा एउटा आँखा चाहिँ एक दिन टालेर राख्ने एउटाले मात्रै हेर्ने अर्को दिन एउटा टाल्ने फेरि अर्कोले हेर्ने त्यसो गरे कसो होला यो राजनजीको पछि चाहिँ नलाग्नुहोस् है अब विज्ञानजी अब तपाईँले दुःख पाउनु त्यसो गरे कसो होला भनेर जिज्ञासा राखेँ त्यसो नमिल्ला अलिक त्यसो भए एउटा प्रश्न गर्छु है त तपाईँलाई तपाईँले एउटा आँखाले हेर्दा हजार मिटर देख्नुहुन्छ भने दुईवटा आँखाले हेर्दा कति देख्नुहुन्छ विज्ञानजी सुनेनौ फेरि भन्नुहोस् त ठ्याक्कै दुईटाले हेर्दा पनि एउटाले हेर्दा पनि हो त्यही भएर मैले एउटा टाल्ने एउटा चाहिँ राजनले चाहिँ दुई हजार भनेको थियो कि मैले यो क्वेसन गरेको थिएँ राजनलाई अघि भर्खरी होइन <laughs> राजनले चाहिँ दुई हजार भन्यो त्यही भएर तपाईँलाई सोधिहाले लक्ष्मणले भन्ने पर्दैन विज्ञान विज्ञानजीलाई सजिलै थाहा छ यो कसले राखेको प्रश्न भन्ने कुरा होइन विज्ञानजीको आँखाले चाहिँ अब रेस्ट पाउँछ थाहा पाइहाल्नु भयो एउटै आँखाले हेर्दा पनि त्यति नै देखिन्छ दुईवटै आँखाले हेर्दा पनि त्यति नै देखिन्छ म त राइट एन्सर दिन्छु नि त त्यही त विज्ञानजीले एकदमै सही जवाब दिनुभयो तर राजनले चाहिँ यसको जवाब दिन सकेन क्या एकछिन अगाडि त्यही भएर चाहिँ कन्फर्म गर्नको लागि विज्ञानजीलाई सोधे जस्तो लागिरहेको छ के कसो राजन अहिले चाहिँ एकदम सही कुरो है त्यो मिल्क सेक लिएर आउनु पऱ्यो नि त म बच्चै छु भनेदेखि खानु पऱ्यो यहाँ मैले कार्यक्रम चलाइरहेको अवस्थामा बेला बेलामा विज्ञापन बजिरहेको हुन्छ नि राजनले घरि चोकोपन मागेको छ घरि ललिपप मागेको छ मेरो खल्तीभरि ललिपप थियो अहिले चाहिँ सकिसकेछ क्या उसले किन लिएर आएको भन्ने कुरो नि बुझ्नु पऱ्यो पक्का हो पठाइदिनु मेरो पछि पछि फेरि लक्ष्मण पनि आउँछन् फेरि आइसक्रिम खिलाएर फेरि लक्ष्मणको ज्यान ठुलो छ धेरै चाहिन्छ हाम्रो राम दादा जतिको त मोटो त हुनु नि राम्रो त के हो र हाम्रो लक्ष्मण त्यस्तो <laughs> शुभकामना छ भने राख्न सक्नुहुन्छ ए शुभकामना त पहिलो प्रथम हाम्रो नेपाली चेली नेपाली छोरी चिरिया मदरलाई लाखौँ लाख शुभकामना दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण देश नेपाल र नेपालीको तर्फबाट लाखौँलाई शुभकामना छ र सम्झना नेपाली छोरी सम्झना भन्नुपर्दा प्रथम त उसैलाई नै हो विजया मगरलाई अनि उहाँको बाबा मम्मीलाई पनि अनि मेरो घर परिवार र मेरो वर्षवासीहरूलाई अनि तनबाट आउने साथीहरू रबिना नबिना सबिना रिता अनि रिना प्रतिमा अनि एउटा लमजुङको साथीलाई अनि अनि यतापट्टि माडीबाट आउने प्रेम कुमारी चौधरीलाई कुम्ब्रो सुनिता ढकाललाई अनि एउटा हेटौँडाको साथी छ विष्णु सुर्खेत पनि साथी छ एउटा एकदम टाढाको साथी छ ऊ के अरे अनि अनिता र प्रेम दिवस भन्ने अनि अरू अर्पणको दुइटै दादालाई है भन्न बिर्सेछ अहिले सम्झिनु भयो नि त अहिले सम्झेँ अनि एउटा अर्पणको दुई दादालाई चाहिँ मेरो रिक्वेस्ट यस्तो पर्सा आउँदाखेरि चाहिँ मेरो पसलमा पस्यो है म आइसक्रिम <laughs> ल राजालाई राजालाई चाहिँ एकदम हन्ड्रेड पर्सेन्ट है त पसलको नाम के छ त्यो पनि सोध्नु पऱ्यो पसलको नाम जान्न पऱ्यो श्रेय राजनलाई पसलको नाम त मैले राखेको छैन सर अब विज्ञान सिस्टम हामी सुने सोधेपछि भन्नुहुन्छ हुन्छ हामी पस्ने भरपुर प्रयास गर्नेछौँ पस्नु होला म पनि रेडियो अर्पण त त्यतातिर आइरहेको हुन्छु तपाईँ पनि पसेर हामीलाई पनि भेट्नुहोस् कहिले काहीँ एकचोटि पसेको थिएँ मैले रेडियो अर्पणलाई दुईचोटि बलर डोनेसन पनि गरेको छु थाहा छ त्यो त विज्ञानजी विज्ञानजी बोल्दा बोल्दै बिचमा सम्पर्क विच्छेद भइसक्यो जस्तो लाग्यो एकदम एकदम यतिखेर राजले इसारा गर्दैछन् अब एउटा धुम धडाक चाहिँ साउन्ड चाहिँ अगाडि प्ले गर्छु भनेर भनिरहेको के गर्ने गीत अगाडि सार्ने धुम धडाक छ कि लोकपप टाइपको छ कस्तो खाले छ सुनौ यसपछि हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ रेडियो अर्पण एक सय चार थोलो पाँच मेगाहरूसँगै रहनुहोला देउराले भन्छ पसिनाको पसिना रुमा मैले साटी आको थकै मार्ने चौतारीमा मेरी उनी कान्छीसँग आजै भेट भएको हो हो जलुको फेरो बनाई बदामी आँखामा मेरो नाम खोप्दै रहेछ चौतारी ढुङ्गामा छहारीमा बस्छौ भने आज त्यतै गएको माया पानी आएको रहेछ सायद जुरेछ पसिनाको धार पसिना पुछ्ने जाने रुमा मैले साटी आएको थकै मार्ने चौतारीमा मेरी उनी कान्छीसँग आजै भेट भएको हो हो रे हो छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ प्लस टू पछि MBBS BSc AG BE nursing एट इटिआई गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एच ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई e रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त आरटीआर 160 160cc साथमा Star 110 110cc र स्कुटी Pep प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ रहाचोक हाचोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न सम्झी सम्झी तिमीलाई यो मनमा बिर्सन सकिन यो जीवनमा के गरी यो जीवनमा सम्झी सम्झी तिमीलाई यो मनमा नमस्ते म गायक शशान कणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नि बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा स्वागत छ यो छोटो सन्देशमूलक व्यवसायिक विश्रामपछि कार्यक्रम जस्ट फर इन्जोयमा उपस्थित भएका छौँ यतिखेर टेक्निकल पार्टनर राजले सहयोग गरिरहनु भएको छ भने हामी अनेरमा छौँ राजन दिल गुरुङ र लक्ष्मण सापकोटा एक्ज्याक्टली अनि तपाईँ आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा हामी कार्यक्रममा के गर्छौँ रमाइलो कुरा रमाइलो कुराकानी गर्छौँ र तपाईँ आउन सक्नुहुनेछ आज हामीले तेरिया मगरको र यो विश्वकप फुटबलको विषयमा कुराकानी गरिराखेका छौँ यसैमा केन्द्रित रहेका छौँ र विश्वकप फुटबलको कुरा यतिखेर फेरि पनि अगाडि सार्नुपर्ने हुन्छ अब राजनले चाहिँ अब समर्थन गरेको टोली अगाडि बढिराखेको छ होइन <laughs> लक्ष्मणले रोजेको टोली चाहिँ टोली चाहिँ फेरि पनि अगाडि बढेको छ घर जानलाई होइन <laughs> ठिकै छ अब त्यो कुरालाई यहीँ रोपौँ क्यारे होइन सपोर्ट गरेको टोली शुभकामना छ होइन <laughs> शुभकामना त्यसरी दिनु पर्दैन किनभने यहाँनिर मलाई चाहिँ के भन्नु मन लाग्छ भने मैले ब्राजिल रोजेँ लक्ष्मणले स्पेन रोजेँ स्पेनले हार्यो समूह चरणबाट बाहिरी पनि सकेको छ भने ब्राजिल अझै अघिल्लो चरणमा जाने सम्भावना कायमै राखिराखेको छ यहाँनिर जसले जिते पनि आखिर हामीले पाउने त के होला त्यही पनि एउटा खेल हो रमाइलो गर्नको लागि एउटा एउटा टिमको समर्थन गर्ने चलन परिपाटी छ त्यो कारणले गर्दाखेरि पनि रमाइलोको लागि पनि यो एउटा टिमलाई चाहिँ समर्थन गर्ने चाहिँ मलाई लाग्छ है त्यस्तो चाहिँ रमाइलो पाउँछ यो पाउँछ त्यो पाउँछ भनेर भन्दा पनि रमाइलोको लागि चाहिँ एउटा टोली छनौट गरेको हो जस्तो चाहिँ मलाई लाग्छ रमाइलो गर्दा गर्दै यहाँनिर त द्वन्द्वको नै सिर्जना होला जस्तो भइसकेको छ कि साथीभाइमा एक आपसमै मनमुटाव होला जस्तो पनि भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँसँग पनि कुराकानी गर्नुपर्ने हुन्छ कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छौँ राज उताबाट कुराकानी गर्दै हुनुहुन्छ सायद राजले पनि नजिकबाट चिन्नुभयो जस्तो छ को हुनुहुन्छ स्वागत गर्छौँ है त हेलो हेलो नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रसन्ना बकुलरबाट प्रसन्नाजी प्रसन्नजीको आवाजलाई हामीले सुन्न सकेनौँ कृपया सुनिराख्नु भएको छ भने फेरि पनि डायल गर्नुहोला कहिलेकाहीँ छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा तपाईँ आउन सक्नुहुनेछ भन्दा भन्दै राजको इसारा एकजना साथी आइसक्नु भएको छ उहाँलाई पनि वेलकम गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ भनेर भनौँ भने पनि मकवानपुरदेखि भूमिकाजी आउनु भएको छ है के छ हो भूमिकाजीको हालखबर एकदम अनि भूमिकाजी यो स्पेलमा हराउनुमा तपाईँको भूमिका चाहिँ कस्तो देखियो <laughs> अल्छी लाग्यो त बल्ल यसो एकछिन फुर्सदमा एफएम सुन्दै थिएँ कार्यक्रम आइरहेको कल गरिहाले नि हो ए ल अनि भूमिकाजीको त्यो वातावरणमा चाहिँ कस्तो भूमिका रहिरहेको छ यति बेला बादल रमाइलो घमाइलो पानी परेर लास्ट झ्याउरा थियो अहिले पानी रोकिरहेछ घाम अब भूमिकाजीको कुन चाहिँ कुरालाई पत्याउने जस्तो भयो कि यहाँनिर केही महिना अगाडि केही समय अगाडि आउँदाखेरि चाहिँ घाम लागेर यस्तो झ्याउ भइरहेछ भन्नुभएको छ अहिले फेरि पानी परेर झ्याउ छ भन्नुभएको छ अहिले चाहिँ भूमिकाजीको ठाउँमा मुसलधारे घाम लागिरहेछ हो बादल है न त हुने असीमित हुन्छ के कुन बादल हो यहाँको बादल पौडेल हो पण्डित लक्ष्मण सापकोटाकै राजन राजन सबै कुरा चाहिँ होइन नजिकै हो एकदम नजिकै होइन होइन लक्ष्मण होइन राजनको कुरा सुन्दै नसुन एकछिन राजन हल्ला नगर म भूमिकासँग कुरा गरिरहेको छु होइन राजन बिचमा ठ्याक्कै डिस्टर्ब गर्ने कि के हो के हो अनि भूमिकाजी सुनाउनुहोस् यसपालि चाहिँ विश्वकपमा कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ ब्राजिल <laughs> जबरजस्ती ब्राजिल त्यही त धेरै खेलहरू जितिसक्यो नि त ब्राजिलले त्यो ब्राजिलले समर्थन गर्छ नेपाल नभए नेपालले नखेले पनि यो विश्वको उसमा चाहिँ फिफामा चाहिँ उसले के अरे ब्राजिलले समर्थन गर्छ यस्तो त हाम्रो ब्राजिलसँग नजिकको नाता पनि छ कि ब्राजिल फर्स्ट नेपाल सेकेन्ड हो कि त्यही भएर पनि हामीले ब्राजिलकै सपोर्ट गर्नुपर्छ होइन अहिलेसम्म नेपाल छिर्न पाएको छैन कसरी फर्स्ट सेकेन्ड भन्नु त नि होइन मैले जल स्रोतमा भने कि फेरि तपाईँ फेरि <laughs> कता कुरा कता लाने कि लान मिल्ने भए चाहिँ लान्थ्यो ल भूमिकाजी अब ब्राजिललाई चाहिँ हराउनमा तपाईँको एकदमै राम्रो भूमिका होस् होइन अब अनि अरू सुनाउनुहोस् भूमिकाजी अरू खबर अरू केही छैन सबै ठिक ठिक ठाकै छ बाँचिरहेको छ कुशल मङ्गल छ आइरहेछ गइरहेछ केही छैन अरे यस्तै छ ल सन्देश अथवा सम्झना राख्न सक्नुहुन्छ फर्स्ट अफ अल हजुरहरू दुवैजनाको लागि धन्यवाद इन्ट्रेक्सन पनि राजा हजुरको लागि हामी दामराङ प्राविमा पढाउने सम्पूर्ण स्टाफहरू र मलाई भूमिका स्याङसँगबाट चिन्ने र साथीहरू र यतिखेर अर्को सुनेर बस्ने तमाम श्रोताहरूको लागि हुन्छ भूमिकाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्ते भूमिकाजी मकवानपुरबाट आएर गइसक्नु भएको छ राज फेरि अर्को साथी हो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा तपाईँ डायल गरेर आउन सक्नुहुनेछ हामी जस्ट फर इन्जोयमा रमाइलो गर्ने प्रयास गरिराखेका छौँ ब्राजिलका समर्थक यतिखेर राजन दिल गुरुङ पनि हुनुहुन्छ साइडमा होइन अब एकदम खुसी भइराखेका छन् सुपर सिक्सटिनमा म पनि छु भने आज नि बाहिरबाट म एक्लोलाई देखेर हेर्न थालेँ होइन ब्राजिलले अब कतिको जिल पार्छन् मान्छेहरूलाई होइन त्यो हेर्न बाँकी नै होइन जिल्ला त अवश्य नै पार्छ किनभने अहिलेको तिनीहरूको पर्फर्मेन्स देख्दाखेरि चाहिँ कुनै गेम सजिलै जित्ला जस्तो गर्छन् तर फाइनल जितिसकेपछि ओहो मान्छे त्यसै जित्ला अहिले अहिलेसम्म चाहिँ ब्राजिलले सबैलाई सहज रूपमा जितेको छ राजन होइन कि कसो एकदमै सहज रूपमा जितिरहेको छ नि अहिलेसम्म होइन होइन कुनै कष्टै भइरहेको छैन होइन कुनै बेलामा अब ब्राजिलले आफैले पनि गोल हान्दा छ कि अब विपक्षी टिमले चाहिँ सक्दैन कि भनेर त्यो पनि याद गर्नुपर्छ कि ल ठिक छ त्यस विषय चार गोल हानेर पनि आफ्नो खातामा तिन गोल मात्रै एड गरे हो क्या ल ठिक छ त्यसमा अब केही भएन ब्राजिलले जितोस् मेरो एकदमै समवेदना छ ब्राजिल <laughs> अब त्यहाँ हुँदा त के भन्नु र होइन ठिक छ अब स्पेनलाई नि स्पेनलाई स्पेन त अब राम्रो टिम त राम्रो टिममा छँदैछ होइन त्यसको खेललाई अब के भन्छ सम्मान गर्नै पर्छ टप ऱ्याङ्किङमै छ होइन वानमै छ अहिलेसम्म वानमै <laughs> छ वान कारणले गर्दाखेरि पनि अब अरूलाई जिताउनको लागि चाहिँ ब्रा ब्राजिललाई अनि अन्य कन्ट्रीहरू छन् नि यी टिमलाई अगाडि बढाउनको चाहिँ स्पेनले चाहिँ अहिले चाहिँ हार छोडिदिएको आएको जस्तो चाहिँ मलाई लागिरहेको छ है राजा हुन्छ अब भने कार्यक्रममा यस्ता यस्तै रमाइलो कुराकानी गर्दै तपाईँको सन्देश सम्झना राख्दा राख्दै अब भने बिदा लिनुपर्छ भनेर राजको इसारा पाएका छौँ जेलसम्म रेडियो अर्पण एक सय सात ठुलो पाँच मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद फोन सम्पर्कमा आउनुभयो प्रसन्नजी पनि आउनुभएको थियो उहाँसँग राम्रोसँग कुराकानी भएन भूमिका स्याङतन त्यसै गरी विज्ञान श्रेष्ठ उहाँलाई पनि धेरै धेरै धन्यवाद फोन प्रयास गर्नुभयो फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने ब्राजिलका समर्थक राज पौडेललाई पनि धन्यवाद भन्दै जस्ट फर इन्जोयको आजको एपिसोडबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म लक्ष्मण सापकोटा एकैसाथ छुट्टिन्छौँ हवस् त नमस्ते का लागि सुनो हजुर तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट